यस अर्पण स्थानीय समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवन चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल पूर्वी चितवनको बछौलीमा रहेको छुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ गर्भवतीहरू शत प्रतिशत अस्पतालमा सुत्केरी होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको छुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशव राज जानकारी दिनुभयो यो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिला नभेटिएको उहाँले बताउनुभयो कतिपय पैसाको भावमा छटपटाइरहेका हुन सक्छन् यस्तो जानकारी आइमा तुरून्तै एम्बुलेन्स पठाएर विस्तार गर्ने गरिएको आचार्यले बताउनुभयो उपचारको अभावमा चितवनकै धेरै क्षेत्रमा अझै पनि गर्भवती महिलाको कालमै ज्यान जाने गरेको छ यस्तो समयमा पुस्तकालयले सराहनीय कार्य गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् यो वर्षबाट पुस्तकालयले गर्भवती महिलाहरूलाई घर घरमै पुगेर पहिचान गर्ने र उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र यदि स्वास्थ्य प्रतिकूल भए तत्काल अस्पताल लैजान सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउँदा महिलालाई भत्ता समेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराउने र सुत्केरी गराउन मात्र अस्पताल जाने गरेका छन् यस्तो बेला बच्चौलीमा भएको यो अभियानले एउटा नयाँ सन्देश दिएको स्वास्थ्य स्वयंसेविका अर्चना दवाड़ीले बताउनुभयो सामुदायिक पुस्तकालयले समाजमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेर नमूना काम गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरको पिपुल चोइस अवार्ड समेत जित्न सफल भएको छ पुस्तकालयले निशुल्क स्वास्थ्य परीक्षण सामाजिक शिक्षा तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ पब्लिक क्याम्पस प्राध्यापक संघ भवानी शंकर बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा अर्जुन प्रसाद सिलवाल सर्वसम्मत चयन भएको छ सिलवालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो जस अन्तर्गत उपसभापतिमा पदम प्रसाद अर्याल सचिवमा टेकनाथ अर्याल सहसचिवमा सुवल सडैला कोषाध्यक्षमा विकास अर्याल सदस्यहरू राजकुमार गुरूङ मदन खनाल भवानी लोहनी दिनेश पोखरेललाई चयन गरेको हो निवर्तमान अध्यक्ष शरद कुमार वर्तलाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा साई क्याम्पस प्रमुख दिपेन्द्र कुमार चौधरी प्रमुख अतिथि रहनु भएको थियो पट्यानी क्षेत्रका पर्यटन व्यवसायीहरूले पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा सहज बनाउन माग गरेका छन् पटियानी तथा जगतपुर क्षेत्र पछिल्लो समयमा पर्यटकको रोचाएको चित्र बन्दै गए पनि निकुञ्ज प्रवेशमा सहज नहुँदा समस्या परेको उनीहरूले बताएका छन् पट्यानीको पर्यटकीय विकासका लागि सरकारवालाले के गर्दैछन् भन्ने विषयमा आयोजना गरेको कार्यक्रममा पटियानी पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टले चितवन राष्ट्रिय निकुञ्ज भित्ता हात्ती प्रवेशको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो हात्तीमा निकुञ्ज घुम्ने चाहनाका साथ सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरे तापनि निकुञ्जले प्रवेश अनुमति नदिँदा समस्या भएको उहाँले बताउनुभयो यसका अलावा भरतपुरबाट पटियानीसम्म पुग्ने सड़कको जीर्ण अवस्थाले पनि पर्यटकलाई निराश बनाउने गरेको उहाँले बताउनुभयो हालसम्म पर्यटक पर्यटकहरूलाई वरपरका सामुदायिक वन राप्ती नदी सीतामाई मन्दिर लगायतका क्षेत्रले आकर्षण गरिरहेको उहाँले बताउनुभयो होटल एसोसिएशन पटियानीका अध्यक्ष तथा पर्यटन विकास समितिका सचिव साजन महतोली स्थानीय संस्कृतिले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नमा सहयोग पुर्याउँदै आएको बताउनुभयो स्थानीय थारू बोटे लगायतका समुदायको संस्कृति तथा वेशभूषाको प्रदर्शनका लागि सामूहिक सांस्कृतिक घरको आवश्यकता रहेको भन्दै महतोली स्तर्फ अभावका दिनमा ध्यान दिने बताउनुभयो त्यसै गरी पटियानीलाई सौराह तथा विश्वचारी तालसँग जोड्नका लागि सड़क निर्माणको काम धमाधम भइरहेको उहाँले बताउनुभयो यसलाई पूर्णता दिन सबैको सहयोग आवश्यकता रहने उहाँले बताउनुभयो महतोले स्थानीय सामुदायिक वनको संरक्षण गर्दै पर्यटकको रोजाई बनाउन प्रयास भइरहेको बताउनुभयो चितवन पर्यटन विकास समितिका संस्थापक सदस्य केशव देवकोटाले समितिले पर्यटकीय गन्तव्य सबैको खोजी तथा प्रबन्धनको काम गर्दै आएको भन्दै आगामी दिनमा योजनाहरू बनाउँदा पछियानीलाई प्राथमिकतामा राखिने बताउनुभयो नवलपरासी जिल्लामा खुल्लेआममा सञ्चालन भइरहेका अवैध निजी विद्यालयको व्यवहार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा कार्यालयसँग मागेको छ वर्षौंदेखि अटेरी गर्दै चलिरहेका अवैध र अनियमित विद्यालयको सूची अख्तियारको पोखरा क्षेत्रीय कार्यालयले मागेको शिक्षा कार्यले जनाएको छ जिल्लामा कुन कुन विद्यालय अवैधानिक छन् कुन विद्यालय अनियमित छन् ती विद्यालयका संचालक सहितको सबै विवरण खुलाएर पठाउन अख्तियारले पत्र लेखेको छ अख्तियारको पत्र आउने व्यक्ति केही विवरण संकलनका लागि विद्यालय निरीक्षक स्रोत व्यक्ति परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी खड्क बहादुर कुमारले बताउनुभयो केही विद्यालय निरीक्षकहरूले विवरण पठाइसकेको भए पनि धेरै स्रोत केन्द्रबाट विवरण आउन बाँकी छ सबै विवरण आएपछि पठाउने जीसीय कुमारले जानकारी दिनुभयो जिल्लामा सत्तरीवटा विद्यालय अवैध रूपमा सञ्चालन भएको कार्यालयको अनुमान छ अनुमति पाएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालयले अटेर गरी गएका संस्थागत विद्यालय हेर्ने साइक नगेन्द्र प्रसाद रेग्मीले बताउनुभयो इजरायल र प्यालेस्टाइनी बीचको चर्काउनो द्वन्दले मानवाधिकार हनन भएको भन्दै चितवनका मुस्लिमहरूले सड़कमा शान्ति र्याली निकालेका छन् इजरायलद्वारा प्यालेस्टाइनी नागरिकको गरिएको नरसंहारको मुस्लिम समाज चितवनले आफ्नो ध्यानक्षण भएको जनाएको छ मुस्लिम समुदायद्वारा आयोजना गरिएको विश्व शान्ति र्याली कार्यक्रम अन्तर्गत शान्ति र्याली समिति चितवनले विश्व शान्तिको कामना गर्दै नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ मुस्लिम समाजले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शशकान्त पौडेल मार्फत ज्ञापन पत्र बुझाएको छ मुस्लिम समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा विश्वमा शान्ति कायम गर्न मानिसको नैसर्गिक अधिकार सुनिश्चित गर्न पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् शान्ति रयाली समितिका संयोजक किदा किदाबोली मियाले संसारका सबै जात जातिको बाँच्न पाउने अधिकारमाथि आक्रमण गर्न नपाइने बताउनुभयो मुस्लिम समाजका उपाध्यक्ष अब्दुल कलामले मुस्लिम समुदाय बस्ने क्षेत्र भन्दा पनि मानवीयताको पक्षलाई उजागर गर्न सांकेतिक विरोध रयाली निकालिएको बताउनुभयो अब पालो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 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न